जसो गुनगुनाउने तपाईँको मनमुटुमा बस्न सफल भएका तिनै सुमधुर सदाबहार गीत सङ्गीतहरू लिएर आएको छु जुन पुराना पनि होइनन् र भर्खरै बजारमा भित्रिएका नयाँ नयाँ आवाज पनि होइनन् केही समय अगाडि चर्चामा रहेका आवाजहरू मैले तपाईँको लागि आज लिएर आएको छु र विश्वास पनि छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुन्नको लागि निकै नै एकदम तयार भएर बसिसक्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खलालाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको शुभारम्भ गर्न चाहन्छु एउटा निकै नै कर्णप्रिय आवाजबाट नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको आवाज स्वरूपराज आचार्य यति बेला स्वरूपराज आचार्य अनि कल्पना गौतमको आवाजले सजिएको एउटा निकै नै सदाबहार गीत तपाईँको लागि राख्छु मेरो धडकन तिमी धडकन तिमी मेरो प्राण तिमी मेरो यो जीवनकै चाहना तिमी मेरो यो जीवनकै चाहना रत संसार मेरो धडकन तिमी मेरो प्राण तिमी निकै नै कणप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आफूले माया गर्ने मान्छे अनि आफूलाई माया गर्ने मान्छे आफ्नो प्राणभन्दा पनि साँच्चै नै प्यारो हुन्छ होला सायद गीतले पनि यस्तै भन्न खोजेको हो कि जस्तो लागिराखेको थियो र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी यस्तै यिनै आवाजहरू तपाईँको लागि राख्छौँ जुन आवाज सुन्दाखेरि तपाईँलाई पनि कहीँ न कहीँ कुनै न कुनै दिनको सम्झनाले झस्काउन सक्छ कुनै न कुनै दिनको सम्झना तपाईँलाई आउन सक्छ यी गीत सङ्गीत सुन्दाखेरि यिनै चर्चित आवाजहरू तपाईँको मनलाई सुने खालका आवाजहरू हामी प्रस्तुत गर्ने गर्छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा मैले आज विशेष गरी केही समय अगाडि बजारमा चर्चामा रहेका गीत सङ्गीतहरूलाई स्थान दिइराखेको छु र यति बेला फेरि पनि तपाईँको लागि आधुनिक यात्राको यो श्रृङ्खलामा अर्को एउटा आवाज राख्छु निकै नै रमाइलो खालको आवाज छ तपाईँलाई पक्कै पनि मनपर्छ किनकि तपाईँले निकै नै मन पराउनु भएको आवाज हो विगतका समयमा अञ्जना गुरुङको स्वर हो यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि आफै पनि जानिन एक सय चार थोप्लो पाँच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस आदिवासी जनजाति एकताको पहिचान पर्यटन र कृषि अनि संस्कृतिको उत्सव सबै मिली जाऊ समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव दुई हजार सत्तरी रत्ननगर महोत्सव दुई हजार सत्तरी छब्बिस गतेदेखि माघ पाँच गतेसम्म स्थान टिकौली चौर रत्नगर नगरपालिका चितवन महोत्सवका आकर्षण तथा कार्यक्रमहरू स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन सेवाहरूको वृहत व्यापार मेला वृहत कृषि प्रदर्शनी तथा प्रतियोगिताहरू पोल्ट्री माछा र केरा मेला शैक्षिक घर जग्गा अटो सूचना तथा संचार खाना तथा सांस्कृतिक मेला पर्यटन प्रवर्धनका विविध कार्यक्रमहरू नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको प्रवर्धनात्मक कार्यक्रमहरू स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम राष्ट्रिय स्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार चित्रकला तथा मूर्तिकला प्रदर्शनी तथा प्रतियोगिता क्रेता विक्रेत किसिमको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकी लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर निकै नै सदाबहार आधुनिक गीत सङ्गीतहरू हामी तपाईँको लागि राख्छौँ जुन गीत सङ्गीत नेपाली सुगम सङ्गीतको बजारमा चर्चामा छन् बजिराखेका छन् अनि तपाईँले निकै नै मन पराउनुहुन्छ तिनै आवाजहरू आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी तपाईँकै लागि प्रस्तुत गर्ने गर्छौँ र आज पनि तिनै आवाजहरू तपाईँको माझमा राख्ने क्रममा फेरि पनि तपाईँको लागि अर्को एउटा आवाज राख्छु तपाईँको मनलाई छोएको आवाज तपाईँले धेरै सुन्नुभएको आवाज अनि तपाईँले धेरै गुनगुनाउनु भएको आवाज यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा राख्छु उजितेर गई या हारेर गई सनि स नि स म प म पनि प म प म साप म प साम ग म साग ग साप नि साग ग हे रही यहाँ रे रही नतीजा आफैतिर पारेर गई उजितेर गई या हरेर गए आफै आफैतिर पारेर गए हिजो निम्तादी बाँच्न दिलमा हिजो तादी बस्न दिलमा आज काले तरले बारेर गई उजितेर गई यहरे हरेर गई नतिजा आफैतिर पारेर गई फुल्थ्यो बगैँचामा गीतको एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिना छारेर गई आकाशबाट सिना छारेर घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई र गई यहरे हरेर गई नतिजा आफैतिर पारेर गई प्रेमको भुल्यो मेरो मन रहँदै तारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई उजितेर गई या हरेर गई उजितेर गई हारेर गई नतिजा आफैतिर पारेर गई निकै नै कडप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यिनै यस्तै आवाजहरू तपाईँको लागि हामी राख्ने गर्छौँ जुन गीत सङ्गीत तपाईँले धेरै सुन्ने गर्नुहुन्छ तिनै गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ त्यसो त आधुनिक गीत सङ्गीत तपाईँले अलि धेरै सुन्ने गर्नुहुन्छ किनकि यी गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँको जिन्दगीलाई छोएको छ तपाईँलाई छोएको छ तपाईँकै भावनालाई बोलेको जस्तो लाग्छ तपाईँलाई यी गीत सङ्गीतहरू सुन्दा त्यसैले पनि आधुनिक गीत सङ्गीतसँग तपाईँ निकै नै नजिक हुनुहुन्छ निकै नै सुन्ने गर्नुहुन्छ त्यसैले पनि हामी आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशुद्ध रूपमा यिनै यस्तै आवाजहरू तपाईँको लागि राख्ने गर्छौँ जुन आवाजले तपाईँलाई छोएकै छ र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँ केही लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसम्म र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले हामीलाई सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा अलिक पुरानो आवाज तपाईँले सुन्नुभएको केही समय अगाडि बजारमा बजेका आवाज यति बेला भने तपाईँको लागि राख्न चाहन्छु निकै नै चर्चित गायिका निकै नै सुमधुर स्वर्गीधली गायिका अन्जु पन्तको सुरमा एकैछिन तिमी टाढा हुँदा एकैछिन तिमी टाढा हुँदा पिर्ले साथी जल्दो रहेछ निकै नै सुमधुर आवाज तपाईँले सुनिराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर नै आवाजहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग लगभग अन्तिममा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर भयो कार्यक्रम अवधिभर मलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु हवस् त नमस्कार पार एक से चार थोपलो पांच मेगा हार्ट